कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा स्तुत्य योगदान पुर्याउने समस्त स्रष्टा साधकमा समर्पित अजम्बरी गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूको एक सय छप्पन्नौ यो श्रृंखलामा प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन आजको दिन इतिहासमा एउटा ब्ल्याक मण्डेका रूपमा सम्झना गरिनेछ एउटा दुःखद सोमबार नेपालीले जीवनमा कहिल्यै भुल्ने छैन तर देशभरि र देश बाहिर रहेका सबैले आज आफ्नो ट्विटर फेसबुकमा मसीले भन्दा बढी आँसुले आफ्ना स्ट्याटसहरू लेखिरहेका छन् तर देशको शुभको कामना गरौं सफलताको कामना गरौं लक्ष्मण लोहनीको शब्द शिवशंकरको संगीत मानिक रत्न तारादेवी र साथीहरूको स्वरमा पृथ्वीभरिका जुदा मान्छेहरूको मङ्गल होस् अनि धरतीभरिका जुदा मान्छेहरूको जलमय हो हिम समीरा अमृतमय हो हर जल कण मङ्गलमय हो भीम समीरा अमृतमय हो हर जल कण कोमलमय हो धरत माटो निर्मल हो शनि नील गगन कोमलमय हो सरत माटो निर्मल हो शनि नील गगन मङ्गलमय हुन् चन्द्र सूर्य पनि ज्योतिर्मय हो जीवन मङ्गल हो यस देशको मङ्गल हो शनि हाम्रो मङ्गल हो शनि धरती भरिका जिउँदा मान्छेहरूको मङ्गल होस् अनि धरतीभरिका जिउँदा मान्छेहरूको मङ्गल होस् यस देशको मङ्गल होस् अनि हाम्रो मङ्गल होस् अनि धरतीभरिका धरतीभरिका समस्त मान्छेहरूमा हार्दिक श्रद्धाञ्जली सहित सम्मान सहित प्रस्तुत लक्ष्मण लोनीका शब्दहरूको यी गीतसँगै अमेरिकाको देनबरबाट धना नेौपाने विजय शरद त्यसै गरी यो कैलालीको घटनाप्रति दिनेश नेौपाने सबैले हार्दिक संवेदना र दुःख व्यक्त गरेका छन् भने मंगलको कामना गर्दै धेरै मित्रहरूले आज एक सय छप्पन्नौ श्रृंखलामा राष्ट्रियता राष्ट्र र राष्ट्रिय एकताको भाव व्यक्त गरेका छन् श्याम रिमाल लेख्नुहुन्छ प्रहरी भनेका सदैव हाम्रा दुःख सुखका साथी हुन् दाजुभाइ र रक्षक हुन् त्यसै गरी विद्या सापकोटा अनिल अधिकारी राजेश कुमार अर्याल लेख्नुहुन्छ राजेश कुमार अर्याल आफ्नो ट्विटरमा यसरी मेन्सन गर्नुहुन्छ भूकम्पका बेला बचाउने तिनी थिए बाढ़ी पस्ता जोगाउने हुनै थिए देशको रक्षार्थ वर्दीधारी अटल छन् सम्मान छ अमर प्रहरी कर्मठ प्रहरी भनेर राजेश कुमार अर्याल लेख्नुहुन्छ सांसारिक जोगी लेख्नुहुन्छ सीमाको उचित व्यवस्थापन नहुनु पनि यो समस्याको एउटा जड हो पैसामा जे पनि हुन्छ भन्ने हामी बुझ्छौं सीमा व्यवस्थापन कमजोरी सरकारकै हो पीएस निश्चल लिम्बु मेन्सन गर्नुहुन्छ विभिन्न किसिमका अफवाह फैलिएका बेला प्रहरीले त्यति लामो समयसम्म संयम अप्नाइरहेको बेला प्रहरीमाथि नै हमला हुनु र प्रहरीका एक नाबालकको पनि हत्या हुनु यो दुखद घटनाले हाम्रो चेहरालाई विश्व सामु यसरी प्रष्ट पारेको छ यो त्रासदी बनाएको छ यो देशलाई राम राज्य भनिन्थ्यो राणा शाह जसले शासन गरेको बेला पनि यो राम राज्यको रूपमा वर्णित थियो इतिहासमा तर यो रामको राज्यमा आज लक्ष्मणको हत्या भएको छ एसएसपी लक्ष्मण नेौपाने जसलाई जो सेती अञ्चलका एक प्रहरी प्रमुख थिए उन, उनका साथ अन्य प्रहरीहरू पनि हत्यामा परे बहत्तर सालको महाभूकम्पमा पनि प्रहरीका एक लक्ष्मण बस्नेत निकै चर्चामा थिए जसले धेरै नेपालीहरूलाई असहायहरूलाई आफ्ना टोलीसहित बचाएका थिए एउटा लक्ष्मणले धेरैको ज्यान जोगाएका थिए आज एउटा लक्ष्मणमाथि हमला गरेर हामीले एउटा कर्तूत देखाएका छौं महान कर्मठ प्रहरीप्रति समर्पित गोपालराज पन्तको शब्द गोपाल योजनको संकेत प्रकाश श्रेष्ठको स्वरमा ती समस्त प्रहरीमा सम्मानपूर्वक मर्यो त्यो जिउँदै जसले बिर्सु देशको माटो बाँचो सधैँ त्यो जसले सम्झो देश म राष्ट्रको सेवक यो देश मेरो प्यारो को स्वर्ग भन्दा जन्मेको आँगन राम्रो राम्रो राष्ट्रको सेवक यो देश मेरो प्यारो को स्वर्ग भन्दा गन में को आंगन राम रो रम रो राष्ट्र को सेवक देह बन्यो जुन माटोले मेरो देह बन्यो त्यही माटोमा केही त गर्छु जननीको स्तनको भारा बलपाखुरीले तिर्छु तिर्छु राष्ट्रको सेवक यो देश मेरो प्यारो सपनाको स्वर्ग भन्दा जन्मेको आँगन राम्रो राम्रो राष्ट्रको से गरेको छाना उडाए घरको आधी हुरीले तिर्छ नरौ मेरी आमा जिउँदै अझै यो बिर्छ बिर्छ राष्ट्रको सेवक यो देश मेरो प्यारो सपनाको स्वर्ग भन्दा जन्मेको आँगन राम्रो राम्रो राष्ट्रको सेवक यो देश मेरो प्यारो सपनाको स्वर्ग भन्दा जन्मेको आँगन राम्रो को सेवक प्रकाश श्रेष्ठ र साथीहरूको स्वरमा गोपाल राज पन्तको शब्द इन्दनको संगीतमा कर्मठ प्रहरीप्रति समर्पित यो गीत नेपाल प्रहरीको छोरो जनताको सुरक्षा गर्ने सपूतहरूको आज दुःखद हत्यामा यो महान राष्ट्र राष्ट्रसेवकप्रति यो कार्यक्रम समर्पित छ डेनबरबाट धना पौडेल लेख्नुहुन्छ नराम्रा खबरहरूले मन दुखिरहेको बेला तपाईँहरूको कार्यक्रम सुचारू भएकोमा तपाईँहरूको कर्मठताप्रति सलाम भनेर दिनेश नेौपाने पनि आफ्नो जन्मस्थानमा भएको यस दुःखद घटनाप्रति दुःख व्यक्त गर्दै गोपाल इन्जनको शब्द संगीत र स्वरमा रहेको यो गीतलाई चयन गर्नुहुन्छ तेरे रगत मागे मलाई बलि चढाओ रुदिन मेरी आमा उने बलि की छोरी रुदिन मेरी आमा माली छोरी देशले भित्र मेरी बूढी आमा गोठमै हाँसी खुसी देखिन्छन् बुढेसका कलठी विषयज्ञभित्र हो मेरी बो ti. सार पृथ्वीका सन्तान बगिनीको दुध होइन त्यो त नेपालीको स्थितन यमराज शिर छिनाउने सारा पृथ्वीका सन्तान ना दुध होइन त्यो त नेपालीको स्तन सकरिन माता बाँच्न निर्धा भएर एकछिन बरु शहीद भए बिर्कै मृत्यु मर्छु हामी वीर बनेर मर्छौँ गोली त छे सहन्छे माग्दिनन् सुनका आत छ कुनै पालेकी छोरी माग्दिन जीवन सुनका अक्षर पले के छोरी देशले रगत मागे मलाई बलि चढाओ भारत बचाउने भारतको सीमालाई जोगाउने वीर नेपालीहरू नै हुन्छन् पहाड़मा लड्न सक्ने वीर नेपालीले भारतलाई कैयौं पटक आपतबाट बचाए तर कहिलेकाही त्यही भारतबाट हामीलाई खतरा भएको कुरा हाम्रो गृहमन्त्रीले संसद भवनमा भन्दा छाती बदबटी पोल्छ बेलायतले गर्व गर्ने एउटै जात थियो गोर्खा अर्जेन्टिनासँग फुटबलमा बेलायतले खेल्दा अर्जेन्टिना जितेपछि फुटबलका क्याप्टेन डिगो म्याराडोनाले भनेका थिए धन्य यसपालि फुटबलमा गोर्खा रहेनछन् उन्नाइस सय त्रियासीको त्यो उनको उद्बोधनले वीर जाति गोर्खाको इतिहासलाई झकझकाउँछ तर त्यही गोर्खा त्यही बहादुर त्यही शक्तिशाली जातिमाथि थाहा नहुने किसिमको यो षड्यन्त्रका बेला हामी सबै भावुक भएका छौं कैलालीको घटनाले परिपुष्पी सञ्जय शर्मा एम म्याथमेटिक्स सामान्य शर्मा एसपी हिमाली जीवनजङ थापा विजय शरद जापानबाट रवि बुढाथोकी नारायण संघर्ष छेत्री कर्मठ प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली र सलाम व्यक्त गर्नुहुन्छ नामहरू जिगु आफ्नो ट्विटरमा मेन्सन गर्नुहुन्छ यो के हुँदैछ के मेरो देश नै हो त यो कुनै बेला हाम्रो आफ्नै इतिहास थियो हामीले बनाएको त्यो अमरसिंह थापाको वीरताको कथा थियो जसलाई बेलायती सेना प्रमुखले तिमीलाई अलगै देश दिन्छु भन्दा अमरसिंह थापाले म बहादुर सिपाही हुँ म सिंहको बच्चा हुँ म माग्ने कुकुर होइन भनेर भनेका थिए ती महान जातिको कथा बोकेको गीत ती महान जातिको स्वतन्त्रताको कथा गणेश रसिकको शब्द संगीत र स्वरमा जय जय नेपाली जन्मैदेखि स्वतन्त्र छौं गणेश रसिक र साथीहरूको स्वरमा यो गीतसँगै केशव बहादुर शाहले हामीलाई सन्देश पठाउनु भएको छ साँच्चीकै भयंकर कालो सोमबार संविधान बनाउने नेताहरूको चलखेलको फल यही हो हार्दिक श्रद्धाञ्जली दिवंगत कर्मठ प्रहरीहरूमा भनेर लेख्नु भएको छ अतिरिक्त पाण्डेजीले पनि कैलालीमा घटेको दुखद घटनामा एक पटकमा जन्मिएका एक युगमा जन्मिएका बहादुर प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली भन्नुभएको छ मिनराज भट्ट हाम्रो फेस ट्विटरमा मेन्सन गर्नुहुन्छ केही सोच्न सकिरहेको छैन मन कैलालीमै छ हाइवे सञ्जीत नारायण गजरेल विजय शरदका यी सबै ट्विटरहरूले एकै भाव व्यक्त गरेका छन् जनतालाई बचाउने क्रममा हतियार नउठाइकन बसेका प्रहरीमाथि भएको त्यो हमला त्यो षड्यन्त्रप्रति दुःख व्यक्त गरेका छन् यति बेला हामीले फेसबुकमा ट्विटरमा जातीय असामाजिक भ्रामक कुराहरू लेखेर जनविद्वेष फैलाउनुभन्दा सबभन्दा राम्रो सबभन्दा सहज विश्वासको वातावरण बनाऊ एक अर्कालाई जगाऊ र यो भइरहेको असहमतिप्रति सामान्य रूपमा भए पनि एउटा सन्तुष्टिको वातावरण बनाउन हामीले पनि सामाजिक सञ्जाललाई सदुपयोग गर्न सक्छौ तर एक नेपाली भएर चन्द्रराज शर्माको संगीत नारायण गोपालको स्वर लक्ष्मण लोहनीका यी सुन्दर शब्दहरूमा मुटुको हरेक नसा मताको साहस उमाली गर्छौ सदा देशको निम्ति एक भैने पाले, एक भैने पाले। तोर ढुङ्गा र बलले सम्हाले राख्दा गौरव गाथा वीरको नाता झन उच्च राख्दा हिमगिरी छर्थम सदैव सुन्दर शान्तिको सुभाष नेपाली जाति हुँदैन कहिले अल्छिरास मुटुको हरेक नसा मताको साहस उमाली प्राण गर्छौ सदा देशको निम्ति एक भाइ नेपाली एक भय नेपाले माल मेरो विशाल चुली नदेख्ने को छारा यो कर्म भूमि बुद्धको जन्म बिर्सनेको छारा नेपाली आत्मा सम्पूर्ण बोल्छ विश्वको कणकाडा गुजारा गर्छौँ धैर्यले हामी दिएर तमना मुटुको हरेक नशामा तातो साहस उमाले प्रगल्छौँ सदा देशको निम्ति एक भैने पाली नेपालीले फेरि एकपटक एक भएर सोच्ने बेला आएको छ नेपालीले फेरि एकपटक एक भएर हेर्ने बेला आएको छ यहाँ Lenin Mao Genghis Khan Ceausescu कसैका पनि कुराहरू नसम्झिकन एकपटक नेपाल र नेपाली भएर वा साँच्चै नै नेपालीको मन मुटुभित्र भिजेर सोच्नुपर्ने बेला भएको छ सिद्धान्तका कुराहरू त्यही देशका लागि लेखिए होलान् कानून र कर्तव्यका कुराहरू त्यही देशका लागि लेखिएका होलान् तर कुनै देशका लागि लेखिएको रातो किताब वा कालो किताब बोकेर हामीले आफ्नो देशलाई यसरी छिया छिया पार्ने नेताहरूसँग सतर्क हुनुपर्ने बेला आएको छ गणेश पौड्याल छवि चालिसे हाम्रो ट्विटरमा यही विषयमा मेन्सन गर्नुहुन्छ श्याम रिमाल लेख्नुहुन्छ आज प्रधानमन्त्री रौला रौला जस्तो गर्यो प्रकाशजी पनि द्रवित भएर बोल्दै हुनुहुन्छ तर हरेज खानुपर्ने बेला होइन यो भनेर चितवन एकांशु लेख्नुहुन्छ नेपाल आमाका सेवक राष्ट्रका पेहेदारप्रति समर्पित यो कार्यक्रम तीर्थराज ढकाल व्यङ्ग्य गर्दै लेख्नुहुन्छ यहाँ देशको छ चिन्ता तिमी संगी यता भन्छौ तिमी संगी उता भन्छौ तिमी संगी यता भन्छौ तिमी संगी उता भन्छौ यहाँ देशको छ चिन्ता सबैलाई यति बेला साँच्चै आफ्नो पार्टीको झण्डा भन्दा पनि आफूले कुनै समय बोकेको कुनै नेताको फोटो भन्दा पनि अहिले नेपाल आमाको छाती प्यारो भएको छ र आफूले पिएको दूधको अभिभारा चुकाउनु पर्ने बेलाको भएको छ एकपटक जनक भएर एकपटक बुद्ध भएर एकपटक राम भएर ती अनाहकमा मर्ने लक्ष्मणहरूलाई सम्झ्यौं तारादेवीको स्वर नातिकाजीको संगीत विश्वबल्लभको शब्दमा हो अधिकार अधिकारको लागि लडाई हो जसमा जनताले जनताकै पहिरेदारको हत्या गर्यो इतिहासले कसरी न्याय गर्ला आजको यो कालो सोमबारलाई अल्पविराम शर्मा प्रश्न गर्नुहुन्छ बाबुराम आचार्यले कहिले लेखेको एउटा किताब सम्झना हुन्छ फेरि यस्तो कहिले नहोस् बाबुराम आचार्यले फेरि यस्तो कहिले नहोस् भनेर लेखिएको किताब छापिएको कैयौं वर्षपछि कस्ता कस्ता घटनाहरू घटे सीमाका नाममा रगतका नाममा धनका नाममा जनताका छोराहरू व्यर्थमा मारिए अरबपति हुनका लागि कैयौं नेपाली युवाहरू अरबको बाटो हिँडे तर फर्किँदाखेरि रातो बाकसमा लास भएर फर्के यस्ता कैयौं कथाहरू फेरि दोहोरिरहेका छन् तर हाम्रा नेताहरू चिकन स्यान्डविच खाँदै हाँस्दै वार्ता गरिरहेका हुन्छन् समय बितेको केही पत्तै हुँदैन देश खस्किँदै गरेको केही अर्थै हुँदैन एउटा क्रिकेट खेलाड़ीले अन्तर्राष्ट्रिय मैदानमा जित्दा मात्र हामीलाई हामी छौं भन्ने कुराको आभास हुन्छ वा एउटा कलाकारले अन्तर्राष्ट्रिय मञ्चमा गएर गीत गाउँदा मात्र हामी बिउज्यौं भन्ने हामीलाई आभास हुन्छ हाम्रा नेताहरूको अनुहारको कुटिल हाँसो र आफ्नो पार्टीको निर्णय र हाम्रो सम्पूर्ण सदस्यको बैठक यस्तै कुराले देश झन्झन झन्झन झन्झालमा परिरहेको बेला आजको यो दुःखद घटना घट्न गर्यो यसका लागि हामी पहिल्यै तयार थियौं कि थिएनौ वा थियौं भने किन भएनौं हाम्रो जस्तो मुटुलाई यति कमलो कसरी बनायो यति कमजोर कसरी बनायो कुनै समय भारतले नेपाललाई नाकाबन्दी गर्दा चिनी नुन चियापत्ती रोक्दा त्यो पञ्चायतकालको सरकारमा त्यो शाही शासनकालको सरकारमा प्रधानमन्त्रीले म अर्को मुलुकबाट पेट्रोल मगाएर ल्याउन सक्छु भनेर घमण्ड गर्न सक्ने स्वाभिमान हामीसित थियो त्यो बेला त्यति बेला त रचिएको थियो अम्बर गुरूङको यो गीत अम्बर गुरूङकै शब्द र स्वरमा कमलो मुटु भन्दा ढुङ्गाको मुटु हुनु जाति थे तमुलो आशा के हो आसु खै कसले कहाँ किन्छ भएको खुसी पनि खोसेर सबै दिन्छ रुवासे हुनु भन्दा निष्ठुर हुनु नै जाति राहत हुन्छ ढाल्नु पर्छ छाती कामुलो कसको त्यसैमा काँडा पस्छ कथा यो नयाँ होइन मान्छेलाई मान्छे डस्छ कुन सत्य कुन हो झुटा सक्छ सबै छन् छत्म भेषमा कसले कस चिन्छ विपतको बेला भाना को हुन्छ कसको साथी एक दिन त प्रहार हुनु हुन्छ ढाल हुनु पर्छ छाती विपदको बेला को हुन्छ कसको साथी कथा यो पुरानो हो मान्छेलाई मान्छेले डस्छ सबै छन् छद्म भेषमा कसले कसलाई चिन्छ आज देशको यो हालत यसकारण मात्र भएको होइन तिमीले चुनाव जित्नका लागि मात्र सीमांकन खोजेको हो भने पनि यसलाई अब सच्याइनुपर्छ आज संचार जगतमा आज सम्पूर्ण नेपालीको मन मस्तिष्कमा नेपाल दुखेको बेला आज गृहमन्त्री र प्रधानमन्त्रीले मात्र आँखाभरि आँसु राखेर संवेदना व्यक्त गर्ने होइन तिमी नेता हो भने तिम्रो आफ्नो जिल्ला तिम्रो आफ्नो क्षेत्र तिम्रो आफ्नो जातिलाई सान्त्वना सद्भाव र प्रेम छर्ने काम तिम्रो पनि हो यति बेला आफ्नो पार्टीको झण्डा छोडेर देश भीरमा छ पार्टीको झण्डा शिरमा छ बदल्नु पर्यो यो मौसम त्यसै भएर नेपाली भएर सोच्नु पर्यो कुनै समय हाम्रै प्रधानमन्त्री हाम्रै प्रधानमन्त्री राणा प्रधानमन्त्री मोहन शमशेरले पण्डित जवाहरलाल नेहरूलाई दिल्ली एयरपोर्टमा पन्ध्र मिनट पर्खाएका थिए उनलाई शाही सलामी दिइएन भनेर उनलाई रातो कार्पेट ओछ्याइन भनेर उनलाई शाही धुनले सम्मान गरेन भनेर प्रधानमन्त्री नेहरूले तत्काल ती सबै व्यवस्था गरेपछि मात्र मौन शमशेर हवाईजहाजबाट ओर्लिएका थिए हाम्रो त्यस्तो गर्वको इतिहास नबिर्सौं आफ्नो आफ्नो पार्टीको झण्डा बचाउन सन्दीप र मलाई विदा दिनुहोस् गोपाल इन्धनको यो शुभकामना गीतसँगै हामी विदा हुन्छौं प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युग का गीतर को सुंदर दस्तावेज